यस अर्पण टाइम चेकको साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन अहिले दिउँसोको दुई बज्यो अहिले दिउँसोको दुई बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य हार्ट जोनी तथा नसारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन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 चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू कङ्ग्रेसद्वारा चुनाव विरोधी दलहरूसँग छलफल वर्तमान सरकार विघटन भएमा मात्र आफूहरू चुनावमा सहभागी हुने वातावरण तयार हुने नेकपा माओवादीका अध्यक्ष वैद्यको भनाई चितवनमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना भक्तपुरका थपसार ठाउँमा बर्ड फ्लूको सङ्क्रमण भेटियो जिम्बावेमा राष्ट्रपति रबर्ट मुगाबेको पार्टी संसदीय चुनावमा एक सय सैतिस सिटमा विजयी आतंकवादी समूहको आक्रमणको खतरा बढेको भन्दै अमेरिकाद्वारा आफ्ना नागरिकलाई विदेश जाँदा सचेत रहन सुझाव र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 छ यसैबीच भोलिदेखि हुने भारत भ्रमणका बारे कङ्ग्रेस सभापति पशुपति कोइरालाले आज बिहान कङ्ग्रेस निकटका परराष्ट्र मामिलाका जानकारहरूसँग छलफल गर्नुभएको छ यस्तै नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र बीच भेटवार्ता भएको छ बुढा नीलकण्ठ स्थित देउवा निवासमा आज बिहान भएको भेटवार्तामा उहाँहरूबीच संविधान सभाको निर्वाचन समानुपातिक र संविधान सभाको सिट संख्या आन्दोलन र दलका माग लगायतका विषयमा छलफल भएको थियो भेटमा फोरम नेपालका अध्यक्ष यादवले फोटोसहितको मतदाता नामावलीमा धेरै मतदाताको नाम छुटेकाले त्यसको समय थप गर्नुपर्ने अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्नेमा जोड दिनुभएको थियो यादवले समानुपातिक र संविधानसभाको सिट सङ्ख्या पुरानै कायम गर्नुपर्ने र जनसङ्ख्याको आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने बताउनु भएको थियो जवाफमा कङ्ग्रेस नेता देउवाले चुनाव कमिटी सार्ने र सरकार परिवर्तन बाहेकका अन्य विषयमा छलफल गर्न सकिने बताउनु भएको थियो देउवाले चुनाव नै एकमात्र विकल्प भएकाले चुनावी मैदानमा निसरता आउन आग्रह गर्नुभएको थियो उपेन्द्र यादव नेतृत्वको मोर्चाले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेकाहरूका लागि समय थप गर्नुपर्ने रेग्मीको प्रधान न्यायाधीश पदबाट राजीनामा समानुपातिक र संविधान सभाको सङ्ख्या पुरानै कायम गर्नुपर्ने जनसङ्ख्याको आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने र मोर्चाको सर्वपक्षीय सहमतिमा पच्चिस बुधे अड्का फुकाउ संशोधन लगायतका माग अघि सार्दै आएको छ राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक जटिल अवस्थामा रहेका बेला राष्ट्रपतिको मौनता बुझि नसक्नु रहेको बताउनु भएको छ राप्रपा नेपालले आज बिहान सप्तरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले भन्नुभयो राष्ट्रपति किन चुप लागेर बस्नु भएको छ त्यो भित्री कुरा बुझ्न पाएको छैन तर उहाँको मौनता रहस्यपूर्ण रहेको छ आन्दोलनरत दलहरूलाई निर्वाचनमा सहभागी गराउने तीन दल र मधेसी मोर्चाका नेताहरूको नियत नरहेको टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रपतिले असन्तुष्ट दलहरूसँग वार्ता डाक्नुपर्ने बताउनुभयो निर्वाचन बहिष्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको माओवादीसँग तत्काल सहकार्य हुने सम्भावना नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो वैद्यजी र हाम्रो पार्टीको मान्यता नै फरक छ र सहकार्यको विषयमा छलफल पनि हुन नसकेको अवस्थामा सहकार्य हुने कुनै सम्भावना छैन मुलुकमा रहेको चार दलीय संयन्त्र नै निर्वाचनको मुख्य तगार रहेको आरोप लगाउँदै अध्यक्ष थापाले तत्काल चार दलीय संयन्त्रलाई खारेज गरी राजनैतिक सहमतिका लागि गोलमेच सम्मेलनमा जानुपर्ने बताउनुभयो आगामी मङ्सिर चार गते हुन गइरहेको सभाको निर्वाचनका लागि युद्ध गतिमा तयारी तीव्र पारेको जानकारी दिँदै उहाँले अब हुने निर्वाचनमा आफ्नो पार्टीले एक तिहाई सिटमा विजय हासिल गर्ने दावी समेत गर्नुभयो नेकपा एमालेका केन्द्रीय सचिव शङ्कर पोखरेलले निर्वाचन बहिष्कार गर्ने दलहरू जनताको माझबाट नाङ्गिने बताउनु भएको छ रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले तुलसीपुरमा आज बिहान गरेको साक्षात्कार कार्यक्रममा उहाँले लोकतन्त्रमा निर्वाचनमा जाने नजाने दल दर्ता गर्ने नगर्ने अधिकार कुनै पनि दलमा अन्तर्निहित अधिकार भए पनि निर्वाचन विरोधी गतिविधि गर्ने र निर्वाचन बहिष्कार गर्नेहरू भने अन्तत जनताको माझबाट बहिष्कृत हुने बताउनु भएको हो नेता पोखरेलले साक्षात्कारमा भन्नुभयो बारम्बार तेत्तिस दलीय गठबन्धनलाई निर्वाचनमा आउन आग्रह गरिएको भए पनि यदि यसलाई व्यवस्था गरेमा उनीहरूलाई नै सबभन्दा ठुलो क्षति हुनेछ नेता पोखरेलले यदि मङ्सिर चारमा निर्वाचन हुन्छ भन्ने सुनिश्चितता भए एमाले जस्तो सुकै लचकता अपनाउन तयार रहेको बताउनुभयो उहाँले भन्नुभयो त्यसका लागि सरकारमा हेरफेर उच्च स्तरीय राजनैतिक संयन्त्रको निष्क्रियता लगायतका कुराहरू हेरफेर गर्न सकिन्छ तर नेकपा एमाले एकल जातीय राज्य हुनुपर्छ भन्ने पक्षमा नभई विपक्षमा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो अर्को सन्दर्भमा उहाँले केही दलहरूले फेरि मतदाता नामावलीको समयावधि थप्नुपर्छ भनिरहेको कुरा निर्वाचन निर्वाचन आचार संहिताको बर्खी लापाउने टिप्पणी गर्दै निर्वाचन सार्वजनिक गर्नुपर्ने बताउनुभयो तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले निर्धारित समयमै संविधान सभाको चुनाव हुने बताउनु भएको छ धनुषामा भएको कार्यक्रममा बोल्दै ठाकुरले चुनाव हुनेमा विश्वस्त हुन सबैलाई आग्रह गर्नुभयो चुनावबाट कुनै पनि दल वञ्चित हुन नहुने भन्दै अध्यक्ष ठाकुरले चुनाव बहिष्कारको नारा लिएका दलहरूलाई चुनावमा भाग लिन आग्रह गर्नुभयो अहिलेका सबै समस्याको हल चुनावबाट हुने भएकाले चुनावबाट डराएर भाग्न नहुने उहाँको भनाइ छ उहाँले जनसङ्ख्या वृद्धिको आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने बताउनुभयो निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद आज सकिँदैछ आयोगको काम नसकिएको भन्दै दस दिन समय थप गरिए पनि आयोगले काम नै नसकी समय गुजारेको छ गत साउन नौ गतेसम्मका आयोगलाई समय दिएको भए पनि काम नसकेपछि दस दिन थपिएको थियो थपिएको समय पनि आज सकिँदैछ आयोगले फेरि दस दिन म्याद थप्न सरकारलाई आग्रह गरिसकेको छ दुई दिन अघि नै फेरि म्याद थप्न आग्रह गरे पनि सरकारले भने निर्णय गरेको छैन अन्तरिम संविधानमा रहेका कतिपय प्रावधानहरूले गर्दा काम गर्न अप्ठ्यारो भएको आयोगले बताउँदै आएको छ संविधान बमोजिम पैँतिस क्षेत्र मात्र चलाउन सक्ने आयोगलाई अधिकार छ मधेस केन्द्रित दलहरूले तराईका बिस जिल्लामा पचास प्रतिशत सिट छुट्याउन दबाब दिन थालेपछि आयोग अप्ठ्यारोमा परेको छ भक्तपुरका थप चार ठाउँमा बर्ड फ्लूको सङ्क्रमण भेटिएको छ दुवाकोट तिनका अजय ओझा सिपाडल दुईका ईश्वरी थापा झौखेल पाँचका किरण सुवालको र बालकोटको एउटा कुखुरा फार्ममा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएको छ बर्ड फ्लू भेटिए पनि कुखुरा नष्ट गर्न जनशक्ति अपुग भएको पशु सेवा कार्यालयले जनाएको छ सङ्क्रमण भेटिएका केही ठाउँमा भने कुखुरा अन्डा नष्ट गर्ने काम भइरहेको छ चित्तपलमा रहेको नारायण हरि खत्रीको फार्ममा सात हजार छ सय सत्तरी कुखुरा र छ हजार एक अन्डा नष्ट गरिएको छ नखेल दुई जगातेमा लक्ष्मण ग्वासाको दस हजार कुखुरा सिपाडलको जिजे पोल्ट्री फार्मको दुई लाख अन्डा सिपाडोल दुईमा सुवाल पोल्ट्री फार्ममा सात हजार र जिजे पोल्ट्री फार्मकै सिपाडोल नौमा रहेको फार्मका छ हजार कुखुरा नष्ट गर्ने काम भइरहेको छ यसबीच पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक विजयकान्त झासहितको टोलीले यसअघि कुखुरा पुरेको ठाउँको अनुगमन गरेको छ टोलीले कुखुरा राम्रोसँग नपुरेका कारण दुर्गन्ध फैलिएपछि थप व्यवस्थित गर्ने र निर्मलीकरण गर्न निर्देशन दिएको छ यसअघि कुरा पुर्याएको ठाउँमा थप माटो राखेर पुर्नुपर्ने र त्यस क्षेत्रमा चुनाव फिने लगायतका दुर्गन्ध र कीटनाशक औषधि छर्किने पशु स्वास्थ्य कार्यालयले जनाएको छ दुर्गन्धका कारण बिरामी परेको गुनासो बढेपछि जनस्वास्थ्य कार्यालयका प्रमुख अर्जुन अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण समेत गरेको छ चितवनमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना भएको छ गृह मन्त्रालय अन्तर्गत देशका पचहत्तरवटै जिल्लामा केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत आज जिल्ला प्रशासन कार्यालय चितवनमा यो केन्द्र स्थापना गरिएको हो यो वर्ष यस्ता केन्द्रहरू देशका विभिन्न दस जिल्लामा स्थापना गर्ने केन्द्रका प्रतिनिधि रामहरि शर्माले जानकारी दिनुभयो यो केन्द्रले विपदका घटनाहरू का विवरणहरू सोझै गृह मन्त्रालयमा पुर्याउने र क्षतिको न्यूनीकरणका लागि सहयोग मिल्ने शर्माले बताउनुभयो अब सूचनाहरू सोझै केन्द्रमा पुग्दा आपतकालीन कार्य सञ्चालनका लागि सहयोग मिल्ने चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले बताउनुभयो यो केन्द्रमा दुई सशस्त्र र दुई जनपद प्रहरीहरू अपरेटरको रूपमा रहनेछन् भने एकजना फोकल व्यक्तिको रूपमा राखिएको छ केन्द्रमा नौ रेक्टर स्केलको भूकम्पको क्षमता धान्ने एचएफ रेडियो सेट जडान गरिएकाले जिल्लामा अन्य क्षेत्र स्तरमा सूचना र प्रविधिले काम नगरेको समयमा पनि यसले काम गर्ने प्राविधिकहरूको भनाइ छ सूचना आदान प्रदानका लागि केन्द्रको फोन नम्बर शून्य छप्पन्न पाँच बत्तिस आठ सय बत्तिसमा सम्पर्क गर्न सकिनेछ यो केन्द्र मार्फत जिल्लाको नारायणी र राप्ती नदीको बाढीको अवस्था तथा वर्षा मापनको विषयमा समेत जानकारी नसकिने सकिने जीविस चितवनका सूचना अधिकृत बलराम लोइटेलले जानकारी दिनुभयो बर्दियामा प्रतिबन्धित लागु औषधसहित एकजना पक्राउ परेका छन् पन्ध्र ग्राम ब्राउन सुगर तिस ग्राम चरेस र दुई पत्ता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 पार्टीले दुई सय दस सिट भएको संसदमा एक सय सैँतिस सिटमा विजय हासिल गरेको छ तर प्रधानमन्त्री मर्गन सारगाई सहितका मगाबेका विपक्षीहरूले भने निर्वाचन स्वच्छ नभएको भन्दै परिणामलाई अस्वीकार गरिसकेका छन् निर्वाचन पर्यवेक्षण गर्ने मुख्य दुई समूहले निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको जनाएका छन् उता अलकायदा सम्बद्ध आतङ्कवादी समूहको आक्रमणको खतरा बढेको भन्दै अमेरिकाले आफ्ना नागरिक लागि विश्वव्यापी भ्रमणमा चेतावनी जारी गरेको छ विदेश मन्त्रालयले वक्तव्य निकालेर भ्रमण चेतावनी एकतिस अगस्तसम्म कायम रहने भन्दै आफ्ना नागरिकलाई विदेश भ्रमणमा सतर्क रहन सुझाव दिएको छ विदेश मन्त्रालयका अनुसार विशेष गरी मध्यपूर्व र उत्तरी अफ्रिकामा आक्रमणको बढी सम्भावना देखिएको छ यसबीच बेलायतले पनि सुरक्षा खतरा बढेको भन्दै यमनमा रहेको दूतावास आइतबार र सोमबार बन्द गर्ने भएको छ खेल समाचार भारत विरुद्धको पाँचौँ तथा अन्तिम एक दिवसीय क्रिकेटमा जिम्बावेले अहिले ब्याटिङ गरिरहेको छ टस हारेर ब्याटिङमा तानेको जिम्बावेले खराब प्रदर्शन गरेको छ उसले समाचार तयार पार्दछमा सत्र ओभरको समाप्तिमा चार विकेट गुमाएर पचास रन जोडेको छ जिम्बावेका प्रारम्भिक ब्याट्सम्यान जिम्बावेका प्रारम्भिक ब्याट्सम्यान पाँच रन बनाएर पेब्लेन फर्किँदा कप्तान ब्रेन्डन टेलर शून्य रनमै आउट भई लगातार चार खेल जितेको भारत श्रृङ्खला वाइटवास गर्न प्रयासमा हुनेछ भने जिम्बावे भने सान्त्वना जितको खोजीमा हुनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक कङ्ग्रेसद्वारा चुनाव विरोधी दलहरूसँग छलफल वर्तमान सरकार विघटन भएमा मात्र आफूहरू चुनावमा सहभागी हुने वातावरण तयार हुने नेकपा माओवादीका अध्यक्ष वैद्यको भनाई चितवनमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना भक्तपुरका थप चार ठाउँमा बर्ड फ्लूको सङ्क्रमण भेटियो जिम्बावेमा राष्ट्रपति रबर्ट मोगाबेको पार्टी संसदीय चुनावमा एक सय सैतिस सिटमा